नदेख्दा त्यो जुन पनि निराश हुँदो आकाशका ताराहरू पनि चुपचाप शान्त रूपमा झलमलाउँदो सक्ने भए यी हावाहरूसँगै मायाका आयामहरू अनि मायाका न्यानोपनहरू मिसाएर हाम्रो आफ्नो मान्छेसम्म पुर्याउँथ्यौँ होला हामी तर विवश यी रातहरूमा मनमनै दबिन्छन् हाम्रा भावनाहरू अनि मायालु आभासहरू थाहा छैन तपाईँ के गर्नुहुन्छ यस्तो बेला तर जब जब म मेरो आफ्नो मान्छेलाई सम्झन्छु तब म खोज्छु एउटा माध्यम जसले पुर्याउन सकोस् मेरो मायाका आभासहरू उनको मुटुले आभास गर्ने गरे जसले पुर्याउन सकोस् मेरा हरेक आँसुका अनुत्तरित प्रश्नहरू मुटुदेखि मुटुसम्म आदरणीय श्रोता तपाईँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ सुनिरहनु भएको छ म एकमात्र चौबिसै घन्टा प्रसारण हुने comedy radio station radio server बयानब्बे दशमलव पाँच megahertz W W W dot radio server dot com dot NP र विभिन्न हाम्रो पात्र लगायतका लोकप्रिय मोबाइल एप्लिकेसनहरू मार्फत संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्मको साथमा सदा चाहिँ आज पनि तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुग्ने गरी तपाईँका सन्देशहरू पुर्याउनका लागि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म आउने गर्छ हरेक मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजीसम्म यसै समयमा र तपाईँका सन्देशहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने हामी कोसिस गर्छौँ तपाईँ पनि यो अँध्यारो रातमा यो चिसो रातमा विशेष गरी निदाउने तर्खरमा हुनुहुन्छ होला आज कतिपय साथीहरू आफ्नो मान्छेलाई सम्झँदै हुनुहुन्छ होला आफ्नो मान्छेलाई सम्झँदा कहिलेकाहीँ एकदमै पीडा महसुस हुन्छ हामी सदैव आफ्नो मान्छेसँग रहने कोसिस गर्छौँ तर बाध्यताले भौगोलिक दृष्टिकोणले हामी टाढा हुनुपर्ने हुन्छ मन जतिसुकै नजिक भए पनि हामी भौगोलिक दृष्टिकोणले टाढा भइरहेका हुन्छौँ यस्तो भौगोलिक दृष्टिकोणले टाढा भइरहेको बेला मुटु जलिरहेको बेला एउटा माध्यम हामी खोज्छौँ जुन माध्यमले हाम्रो आफ्नो मान्छेको मुटुसम्म हाम्रो मुटुको आवेगलाई पुर्याउन सकोस् त्यही एउटा माध्यम बन्ने प्रयास हो कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्मको साथमा तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुग्ने गरी तपाईँको सन्देश पुर्याउनका लागि म चाहिँ तपाईँको मनभित्रको साथी चन्द्र र थुप्रै साथीहरूका कमेन्टहरू मैले कार्यक्रममा पाइसकेको छु तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मनका आवेगहरू लेखेर तपाईँले मोबाइलको म्यासेज बक्समा गएर याचार्यस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर तिन चार चार दुई दुईमा म्यासेज मेसेज गर्न सक्नुहुन्छ त्यसै गरी विदेशमा हुनुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा हामीले एउटा लिङ्क दिएका छौँ सबै सौगात पेजको सबै सौगात पेज विशेष गरी यो कार्यक्रमको लागि हाम्रो अफिसियल पेज हो त्यसैले तपाईँले सबै सौगात पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ त्यसको लिङ्क चाहिँ मैले रेडियो सर्भरको पेजमा पनि गएर दिएको छु तपाईँले त्यहाँबाट पनि क्लिक गरेर सबै सौगात पेजमा जान सक्नुहुन्छ अथवा directly W W W dot Facebook dot com slash सबै सौगात अनुराग पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ यो जानकारी तपाईँलाई राखेँ र यतिखेर तपाईँका थुप्रै मुटुका आवेगहरू कमेन्टका रूपमा मैले पाइरहेको छु सबै सौगात पेजमा नै र पहिलो कमेन्ट लिन चाहन्छु अविरल प्रेमीजीले कमेन्ट गर्नुभएको छ अविरल प्रेमीजी कमेन्टमा लेख्नुहुन्छ पढाइको अङ्गालोमा अलिअलि लजाउनु तिमी पढाइको अङ्गालोमा अलिअलि लजाउनु तिमी मेरा यी आँसु झर्दा बेसरी ताली बजाउनु तिमी पढाइको अङ्गालोमा अलिअलि लजाउनु तिमी मेरा यी आँसु झर्दा बेसरी ताली बजाउनु तिमी यही छ तिमीलाई मेरो लाखौँ लाख शुभकामना मेरो लास चितामा जल्दा सिउँदो सजाउनु तिमी भन्नुभएको छ एकदमै मार्मिक कुरा लेख्नु भएको छ यो छोटो जीवनको लामो सम्झना उजार र उराट यो मरुभूमिको अन्नकन्टार ठाउँबाट सर्वप्रथम हजुरहरूको बाँकी पल शुभ होस् भन्ने कामना गर्दछु दाई म अविरल प्रेमी फ्रम निबु बुवाटार नाउ दोहा कतारबाट उपस्थित भएको छु है आज म यस कार्यक्रम मार्फत साथी सजिना थापाको लागि मुठभरिको माया अनि सम्झना छ भन्छु अनि सजिना किन रिसाउनु भएको त्यति साह्रो आजभोलि प्लिज नरिसाउनु होला भन्छु मेरो केही गल्ती भए मलाई भन्नु अनि सम्पर्कमा आइदेऊ नहुनाई भन्छु र मेरो साथीहरू सबैलाई मिठो माया मिठो सम्झनासहित सम्झिन चाहन्छु साथीहरू सजिना थापा बेस्ट फ्रेन्ड उषा कोइराला दिदी सन्जु तेतुङ अप्सना लामा अनु सलिना भोम्जन दिपा लामा अनि मेरो घर परिवारलाई मिठो माया मिठो सम्झना भन्दै ओजेल हुन चाहन्छु अन्त्यमा दाई तपाईँलाई अनि दिदी सबै लामालाई पनि सम्झिँदै ओजेल हुन्छु भन्नुभएको छ हाम्रो तर्फबाट पनि तपाईँलाई सम्झना अरू पनि थुप्रै साथीहरूको नाम लेख्नु भएको छ मैले यति मात्र पढेँ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि अविरलजी आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ बबिता तामाङजीले बबिताजी कमेन्टमा लेख्नुहुन्छ हेलो दादा इट्स मी बबिता घरान भैँसे साथबाट आजको सन्देश भन्नुपर्दा मेरो साथीहरू सङ्गीता रोजिन सिटौला त्यसै गरी आकाश कार्की शर्मिला शान्ति सुस्मिता पालुङको सङ्गीता विष्ट एन्ड चौकी टोलमा हुने सनोद विष्टलाई I miss you and really love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 गर्नुभएको छ भुवन गलानजीले भुवनजी कमेन्टमा लेख्नुहुन्छ भुवनजी कमेन्टमा लेख्नुहुन्छ आँसु बगी आँखामै सुक्न छाडेन आँसु बगी आँखामै सुक्न छाडेन हाँसु खुसी मनभित्रै लुक्न छाडेन आँसु बगी आँखामै सुक्न छाडेन हा हाँसु खुसी मनभित्रै लुक्न छाडेन धेरै प्रयास गरे मैले उनलाई भुल्न तर धेरै प्रयास गरे मैले उनलाई भुल्न तर उनको यादमा अझै मुठो दुख्न छाडेन हाँसो खुसी मनभित्रै लुक्न छाडेन आँसु आँसु बगी आँखामै सुक्न छाडेन वा एकदमै राम्रो मुक्तक लेख्नु भएको छ भुवनजी लेख्नुहुन्छ हाई दादा हाउ आर यु भन्नुभएको छ म एकदमै ठिक छु तपाईँलाई कस्तो छ it's me Bhuwan Ghalan from Makwanpur गढिनौ मनोकामना दादा नयाँ पाएपछि पुरानो भुल्ने मान्छेको स्वभाव हो भन्ने कुरा मलाई थाहा हुँदा हुँदै पनि हिजो मेरो साथमा भएको कसैले आज अरू कसैलाई आएर मलाई भुल्यो भन्दैमा म आफू दुःखी बन्नु सायद म नै मूर्ख हुँ जे भए नि आज कसै कसैलाई लास्टै मिस गरिरहेको छु त्यसैले साथी बबिता अनि निमेश लगायत मेरो मुटुको धड्कन सोम्यालाई miss you and love you so much भनेको छ अरे भनिदिनु है दादा ओके बाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच भुवनजी तपाईँको यो कमेन्टको लागि र तपाईँको यो कमेन्टहरू तपाईँको साथी बबिता रिमेश निमेशले पनि सुनिरहनु भएको होला र तपाईँको मुटुको धड्कन सोमियासम्म पनि तपाईँको यो सन्देश पुगिसकेको छ भन्ने मैले आभास गरेको छु तपाईँ दुःखी हुनु मूर्खता होला भन्ने सोच्नु भएको छ खुसी लाग्यो तपाईँले वास्तविक कुरा बुझ्नु भएको छ किनकि आफूलाई पीडामा आफूले एकदमै यो पीडा भोगेर आफू नै पीडामा बसेर कसैलाई सम्झनु अलिकता मूर्खता नै भनौँ म चाहिँ त्यसरी भन्छु मूर्खता नै भन्दाखेरि तपाईँलाई नराम्रो लाग्ला यसलाई प्रेमको एउटा आवेग भनौँ जुन प्रेमको लागि हामी तडपिरहेका हुन्छौँ र प्रेमले कहिलेकाहीँ यस्तो गराउँछ हामीलाई नगराउने होइन तर जतिसुकै पीडा भए पनि हामी पीडा सँगसँगै हाँस्न पनि सिक्नुपर्छ तपाईँका एसएमएसहरू पनि प्राप्त हुने क्रम जारी छन् एसएमएस गरिरहनु भएको होला अलिकता समस्या पनि भइरहेछ मलाई एसएमएस पढ्न म केही छैन एसएमएस पढिहाल्छु यतिखेर अर्को कमेन्ट पढ्न चाहन्छु साथीहरूको थुप्रै साथीहरूको कमेन्ट गर्नुभएको छ तपाईँका कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिँदैछु यतिखेर कमेन्ट गर्नुभएको छ रोमे अर्जीजीले रोमे अर्जीजी कमेन्टमा लेख्नुहुन्छ हेलो स्विट भोइसको धनी चन्द्र दादा सन्चय हुनुहुन्छ सन् सधैँको साता झै आज नै तपाईँको आवाजमा यो तपाईँ हामी सबैको मनमुटुमा बस्न सफल प्रोग्राम मुटुदेखि मुटुसम्म सुन्न पाउँदा निकै खुसी छु कसैको मिलन र प्रेमको खबर सुन्न पाउँदा खुसी लाग्छ त केहीले बिछोडको खबर सुन्दा दुःख लाग्छ जे हो जे जस्तो भए नि मन भुल्नको लागि मन भुलाउनको लागि उत्पत्ति भएको यो प्रोग्राम साँच्चै नै मनपर्छ अनि आज केही गुनासो छैन मलाई सम्झिने हुने जति पनि मेरा फ्रेन्डहरू हुन्छ सबैलाई एकदमै सम्झेको छु साथमा मेरो मनमुटुमा बस्न सफल फ्रेन्डमा अनु तामाङ बबिता दिपा सबिना मनिषा मिना लभर लभली सानु लेख्नु भएको सायद गङ्गा रन्जु रूपा सबैलाई एकदमै मिस गरेको छु भन्दै छुट्टिन्छु bye bye take care bro miss you good night भन्नुभएको छ धेरै धेरै धन्यवाद छ रोमियोजी तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ र तपाईँका कमेन्टहरू थुप्रै प्राप्त भइरहेका छन् ती कमेन्टहरूलाई म कार्यक्रममा लिइरहेको छु तपाईँ पनि W W W dot radio सरोवरको पेजमा पनि मैले लिङ्क दिएको छु त्यहाँ गएर हेर्नुहोला अफिसियल फेसबुक पेज चाहिँ हो W W W dot Facebook dot com slash सबै सौगात अनुराग यसमा गएर तपाईँले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरू हामी कार्यक्रममा राख्नेछौँ कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँ सुन्दै हुनुहुन्छ म चाहिँ तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँका थुप्रै कमेन्ट र एसएमएसहरू प्राप्त गरिरहेको छु अलिकता यो कमेन्टलाई चाहिँ मलाई अलिकता गाह्रो भइरहेछ सायद यो समस्या अलिकता आयो कि एसएमएसलाई माफ गर्नुहोला कमेन्ट चाहिँ मैले पढिरहेको छु तपाईँ पनि कमेन्ट गर्न सक्नुहुन्छ W W W dot Facebook dot com slash सबै सौगात अनुराग पेजमा गएर र तपाईँका कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिनेछु यतिखेर एउटा सुमधुर साङ्गीतिक आवाज राख्छु मै रहँ या नरहँ अरमान मलिकको स्वरमा त्यस पछाडि हामी तपाईँका सन्देशहरू लिएर पुनः आउनेछौँ बाकी रहना मुझे नींद आए जो आखिरी तुम ख्वाबों में आते रहना बस इतना है तुम से कहना बस इतना है तुम से कहना बस इतना है तुम से कहना बस इतना है तुमसे कहना मैं रहूं या ना रहूं तुम मुझ में कहीं बाकी रहना सुबह धूप तुमको सदा है समझ लेना किरणों में मैं हूँ किसी रोज बारिश जो आए समझ लेना बूंदों में मैं हूँ सुबह धूप तुमको सदा है समझ लेना किरणों में मैं कुछ कहूँ या ना कहूँ तुम मुझको सदा सुनते रहना बस इतना है तुम से कहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बचा हुआ मैं गुजर जाऊंगा तुमको छू के अगर मन हो तो रोक लेना ठहर जाऊंगा इन लबों पे मैं देखूं या ना देखूं तुम मुझको महसूस करना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना अरमान आवाजमा यो गीत राखेँ तपाईँको लागि कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ म छु तपाईँकै मनभित्रको साथी चन्द्र र मसँग छन् तपाईँकै प्रेमका आवेगहरू र यतिखेर तपाईँका प्रेमका आवेगहरू राख्ने क्रममा तपाईँका कमेन्टहरू लिँदैछु र कमेन्ट <laughs> लिने क्रममा एसएमएस पठाउनुहुने साथीहरूलाई म सरी भन्छु किनकि एसएमएस सर्भर अलिकता मलाई दुःख दिइरहेछ तर एसएमएस खोलीसम्म म अवश्य पनि पढ्नेछु र यतिखेर भने तपाईँका कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिँदैछु कमेन्ट गर्नुभएको छ अर्को साथीले कसले गर्नुभएको छ कमेन्टलाई म हेर्दैछु तपाईँ पनि W W W dot Facebook dot com slash सबि सौगात अनुराग पेजमा गएर हाम्रो पेजमा कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर अर्को कमेन्ट पढ्न चाहन्छु म कमेन्ट गर्नुभएको छ सङ्गीत प्रेमी मानवजीले हेलो दाजु it's me me Manav Lama Manav लामा नाउँ रियाद रियादबाट मेरो सन्देश भन्नुपर्दा आज यहाँको कुल वेदरको कारण म चिसो लागेर घाँटीको प्रब्लम भइरहेछ अरू त सबै ठिकै छ भन्नुभएको छ तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना अलिक केयर गर्नुहोला तातो पानी पिउनुहोला मानवजी उहाँले अगाडि लेख्नु भएको छ बरु तपाईँहरू एन सर्भर युनिटलाई राम्रै होला भन्ने आश गरेको छु भन्नुभएको छ हामी एकदमै ठिक छौँ अनि साथीहरूलाई सम्झिनु पर्दा जति पनि मेरो फेसबुक फ्रेन्ड छ अललाई मिसिङ मिस गर्दैछु एन्ड मेरी वाइफ पारुला पारुलाई पनि धेरै सम्झा सम्झिरहेको छु जब साँझ पर्छ उनको याद बढ्छ किन किन यस्तो हुन्छ मलाई मध्यरातमा पनि मेरो अङ्गालोले किन खोजिरहन्छ उनलाई उही पारो भन्नुभएको छ ओके गुड नाइट दाजु भन्नुभएको छ थ्याङ्क यू सो मच र खुसी लाग्यो पारुजीलाई सम्झिनु भएको छ आफ्नो श्रीमतीलाई धेरै माया गर्नुपर्छ मान्छेहरू जब प्रेममा पढ्छन् आफ्नो प्रेमिकालाई आफ्नो जीवनसाथीको रूपमा देख्छन् तर कहिलेकाहीँ प्रेमिका र जीवनसाथी फरक हुन् कि भन्ने आभासहरू दिलाइदिन्छ कहिलेकाहीँ जब हामी बेसिकली जब हामी बिछोडमा पर्छौँ त्यस्तो लाग्छ तर वास्तविक रूपमा भाग्यमानी मान्छेहरू त्यो हुन् जसले पहिलो प्रेम जोसँग गऱ्यो मैले पहिलो प्रेम भन्ने बित्तिकै फेरि आम्बुवाको प्रेमतिर इङ्गित गरेको छैन अहिलेको किशोर युवा युवतीहरूको भनौँ तपाईँले जसलाई जसले पहिलो प्रेम नै सफलता प्राप्त गर्यो जसलाई पहिले तपाईँ प्रेमिका भन्नुहुन्थ्यो जोसँग सपना देख्नुहुन्थ्यो त्यो मान्छे नै तपाईँको जिन्दगीको वास्तविक साथी जीवनसङ्गिनीको रूपमा तपाईँको जिन्दगीमा आउन सफल भयो भने सायद त्यो मान्छे सबैभन्दा बढी लक्की नै हुन्छ होला त्यसैले पनि लकीहरू संसारमा अलिक कमै छन् <laughs> थोरैको मात्र त्यस्तो हुन्छ बुझिसक्नुभयो तपाईँले धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सन्तोष नगरकोटीजीले सन्तोषजीको मैले अघि नै पढिसकेको थिएँ रोमियो अर्जित नामबाट त्यसैले मैले दोहोऱ्याएर राखिनँ सन्तोषजी सुनिरहनु भएको छ होला नरिसाउनुहोस् है फेरि चन्द्र दाईले के के गरिदिनु भयो भन्नु होला किनकि धेरै साथीहरूको कमेन्टहरूलाई समेट्नुपर्छ अलिअलि गफ पनि गर्नुपर्छ <laughs> त्यस्तो हुने बित्तिकै समय पुग्दै पुग्दैन होइन त्यसैले तपाईँका एउटा मात्र कमेन्ट पढ्ने गरेको छु मैले अन्य पनि धेरै साथीहरूको कमेन्टहरू छ ती कमेन्टहरूलाई म कार्यक्रममा राख्दैछु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ तामाङनी शर्मिलाजीले तामाङनी शर्मिलाजी कमेन्टमा लेख्नुहुन्छ हाई चन्द्र दादा दर्शन नमस्कार म शर्मिला तामाङ भैँसेबाट आज प्रोग्राम मार्फत भन्नुभएको छ यति मात्र लेख्नु भएको रहेछ तर उहाँले सायद यति आदि मात्र भए भएर होला उहाँले माथि पुनः कमेन्ट गर्नुभएको रहेछ उहाँले लेख्नु भएको छ हाई चन्द्र दर्शन चन्द्र दादा दर्शन नमस्ते म शर्मिला तामाङ भैँसेबाट प्रोग्राम मार्फत एसएमएस राख्नु पर्दा मेरो साथीहरू सबैलाई सम्झिरहेको छु साथीहरू सृजना सावित्री निर्जला सङ्गीता सुजु सरिता सबैलाई मिस यु अनि आकाश बानिया अमृत चिमरिया भुवन घलान र अन्तिममा हेटौँडामा हुने शरण तामाङलाई मिस यु फोन गर्न पाएको छैन नरिसाऊ है भन्न चाहन्छु धेरै नै सम्झिरहेको छु मिस यु एनी टाइम भन्दै हजुर लगायत एफएम सुनेर बस्नुहुने सम्पूर्णलाई गुड नाइट भन्दै छुट्टिन्छु बबाई दादा भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तामाङ नि शर्मिलाजी तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ तपाईँ पनि कमेन्ट गर्न सक्नुहुन्छ W W W dot Facebook dot com slash सबि सौगात अनुराग पेजमा गएर हाम्रो अफिसियल फेसबुक पेज हो यसको लिङ्क मैले रेडियो सर्भरको पेजमा पनि दिएको छु तपाईँलाई के गरी यो डाइरेक्टली खोज्न गाह्रो भयो भने रेडियो सर्भरको पेजमा गएर लिङ्कमा कमेन्ट गर्न सक्नुहुन्छ तर त्यसैको मुनि चाहिँ कमेन्ट सकेसम्म होला किनकि हामीले सबिसौगात सौगात पेजमा नै कमेन्ट गरिएका पोस्टहरूलाई मात्र कार्यक्रममा लिने गर्छौँ त्यसैले सकेसम्म तपाईँले त्यसमा कमेन्ट होला र हामीले यदि समय रहेमा मात्र पढ्ने गरेका छौँ यो कुरा पनि जानकारी गराउँ तपाईँलाई यतिखेर कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ कमेन्ट गर्नुभएको छ लिङ्गदेन कान्छाजीले लिङ्गदेन कान्छाजी कमेन्टमा लेख्नुहुन्छ हेलो रात्रिकालीन सेवाहरू यो चिसो चिसो मौसममा न्यानो न्यानो अभिवादन पाथिभरा मिडिया ग्रुपको साथी पाथिवरा मिडिया ग्रुपको साथी लिङदेन कान्छा पाँचथर अमरपुर घर भई हाल कुवेतबाट गुड नाइट विसेस पर्दा साथीहरू हुनुहुन्छ राई लक्की पार्वती लिम्बुनी पारु सानु बाबा साम्बा हाम्रे मिडिया प्रेमी सानु सुनिता पूर्वेली केटी लक्ष्मी राई लक्ष्मी किराती लिम्बू पूर्वेली केटी सुमिना राई लगायत रेडियो सुनेर बस्नुहुने सबैलाई गुड नाइट स्विट ड्रिम्स गु गड ब्लेस यु बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि र आगामीमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ भाइ सङ्ग्रौला पवनजीले मिस यु माई काली गुड मिडनाइट मिठो सम्झना भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि त्यसै गरेर अर्को कमेन्ट गर्नुभएको छ लभ राईजीले लभजीले रेडियो सर्भरको पेजमा गर्नुभएको रहेछ मैले यतैबाट लिएँ सबै सौगात पेजमा गएर कमेन्ट गर्नुहोला मैले यो जानकारी गराइरहेको छु तपाईँलाई लभ राईजी कमेन्टमा लेख्नुहुन्छ हुँदैन कि हाम्रो भेट अर्को जुनी नफेरी यो जुनी त कुट कट्छु होला कच्छु होला तिम्रो बाटो हेरे हेरे भन्नुभएको छ कुर्छु होला लेख्नुभयो होला हेलो दादा दर्शन नमस्ते it's me love Kushal Rai from Doha कतारबाट यो मुटुदेखि मुटुसम्म कार्यक्रम मार्फत मेरो साथीहरू पर्दा सम्झना घरान करिश्मा तामाङ कमल राई मौसम राई सन्देश तामाङलाई धेरै मिस गरिरहेको छु भन्न चाहन्छु दा यति भन्दै छुट्टिन्छु दादा ओके बाबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्ट हामी अपेक्षा गर्छौँ तपाईँको कमेन्टहरू राखिरहेको छु कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ एसएमएस सर्भरले अलिकति धोका दिएको कारणले गर्दा तपाईँको एसएमएस पढ्न पाएको छैन धेरै साथीहरूले खोइ त हाम्रो एसएमएस त्यत्तिकै गयो भनिरहनु भएको छ म अवश्य पनि तपाईँका एसएमएसहरू सकेसम्म खुलेसम्म राख्नेछु र यतिखेर एउटा गीत सुन्छौँ गीत तपाईँले सुन्नुहोला त्यस पछाडि हामी फेरि तपाईँका सन्देशहरू लिएर कार्यक्रममा उपस्थित हुनेछौँ 이런 नै मेरो जाना यो निकै नै सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ मुटुदेखि मुटुसम्म तपाईँको आफ्नो मान्छेको मुटुमा तपाईँको मान्छेको मुटुसम्म पुग्ने गरी तपाईँका मनका आवेगहरू पठाउने कार्यक्रम हो त्यसका लागि भने तपाईँले स्वदेशमा हुनुहुन्छ भने एसएमएस गर्न सक्नुहुन्छ तर आज मलाई धेरै साथीहरूले गाली गर्नु गर्नु भइसकेको छ ए फेसबुकमा म्यासेज गराउनु भएको छ खोइ त हाम्रो एसएमएस गरेको त सबै गयो त भन्नु भएको छ साँच्चै नै एसएमएस सर्भरले मलाई अलिकति धोका दिइरहेछ त्यही कारणले गर्दा तपाईँका एसएमएसहरू मैले पढ्न पाएको छैन प्रयास गरिरहेको छु प्रेज रिफ्रेस गरिरहेको छु तपाईँहरूले सुनिरहनु पनि भयो होला कम्प्युटर डाङ्डा डुङडुङ गरिरहेको छु <laughs> तैपनि तपाईँका सन्देशहरूले यहाँनिर पढ्न पाएको छैन मलाई कहिलेकाहीँ यस्तै हुन्छ प्रविधिसँग सम्बन्धित कार्यक्रम चलाउने बित्तिकै प्रविधिले कहिलेकाहीँ यसरी धोका दिन्छ तैपनि तपाईँका सन्देशहरू राख्ने कोसिस गरिरहेको छु फेसबुकमा पनि अलिकति समस्या तर पनि तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ W W W dot Facebook dot com slash सबै सौगात अनुराग पेजमा गएर हामीसँग धेरै समय त छैन तपाईँका कमेन्टहरू सबै पढ्न त नभ्याइएला तैपनि कमेन्ट गर्दै गर्नुहोला तपाईँको कमेन्टहरूलाई पनि म कार्यक्रममा राख्नेछु मुटुदेखि मुटुसम्ममा तपाईँका सन्देशहरू राखिरहेको छु मलाई अलिकति गाह्रो भइरहेछ तपाईँको सन्देशहरू पढ्न सर्वरले धोका दिइरहेछ एनिवे तपाईँसँग यस्तै खालका कुराहरू गरिरहेको छु कहिलेकाहीँ तपाईँ यस्तो रातको बेलामा तपाईँ आफ्नो मान्छेलाई धेरै सम्झनुहुन्छ तर तपाईँको आफ्नो मान्छेले तपाईँलाई सम्झेन भने तपाईँलाई एकदमै पीडा महसुस हुन्छ होला तपाईँ एसएमएस गर्नुहुन्छ म्यासेज गर्नुहुन्छ मिस्ड कल गर्नुहुन्छ मिस्ड कल पनि फिर्ता आउँदैन एसएमएस पनि फिर्ता आउँदैन अनि कल पनि आउँदैन म्यासेज पनि रिप्लाई आउँदैन तपाईँलाई यस्तो पऱ्यो भने तपाईँलाई पीडा लाग्छ कति पैसा थियो त रिसाउनु पनि हुन्छ आफ्नो मान्छेले किन वास्ता गरेन हामीलाई यस्तै लाग्छ तर वास्तविकता त्यस्तो हुँदैन कहिलेकाहीँ जसरी अहिले मलाई तपाईँको कमेन्टहरू पढ्न तपाईँको एसएमएसहरू पढ्न गाह्रो भइरहेको छ प्रविधिको कारणले गर्दा अलिकति नेट प्रब्लम आइदियो भने अथवा सर्भरमा प्रब्लम आइदियो भने मलाई यस्तो जसरी गाह्रो भइरहेछ त्यसरी नै कहिलेकाहीँ तपाईँको आफ्नो मान्छेलाई पनि गाह्रो भइरहेको हुनसक्छ आफ्नो मान्छेलाई आफ्नो मान्छेको बाध्यताहरूलाई हामीले बुझ्न सक्नुपर्छ माया गर्ने मान्छेले कहिलेकाहीँ हामी एकरो जित्दै गर्छौँ मलाई भेट्न आउने भए आइदेऊ नत्र जे पनि हुनसक्छ <laughs> यस्तो कतिजना साथीहरूले भन्ने गर्नुभएको छ धेरै साथीले भन्ने गर्नुभयो होला तर यस्ता कुराहरू सकेसम्म बुझ्ने मान्छेले नगरेको राम्रो कहिलेकाहीँ कुर्नुको पनि छुट्टै मजा हुन्छ हामी एक घन्टासम्म कुरा हुन्छौँ आफ्नो मान्छेलाई तपाईँलाई कति एक्सपिरियन्स छ थाहा छैन एसएमएस गर्नुहुने साथीहरू कमेन्ट गर्नुहुने साथीहरूलाई केही मलाई पनि थोरै थोरै महसुसहरू छन् तर त्यति धेरै कुरिएका चाहिँ छैनन् तर केही अवश्य कुरेको छु र खुसी लाग्छ यस्तो क्षणहरू आज मैले पार गरेर आएको छु तपाईँले पनि जिन्दगीमा धेरै कुराहरू महसुस गरिरहनु भएको होला प्रेममा घृणा आवेग रिस माया यस्ता यस्ता कुराहरू कहिलेकाहीँ जिन्दगीमा हामीले सबै कुराको जति लिमिट भएको जस्तै प्रेममा पनि एउटा घेरो एउटा सिमाना हुन्छ त्यो सिमानालाई हामीले कहिले पनि पार गर्नु हुँदैन सकेसम्म तर दुःखको कुरा चाहिँ के भने सिमाना कति हो माया कति गर्ने भन्ने कुरा नै हामीलाई थाहा हुँदैन किनकि मायालाई न त झोक्न सकिन्छ न त यति मात्रै म यति दिन्छु एक किलो दिन्छु दुई किलो दिन्छु माया भनेर पनि हुँदैन किनकि माया कति गर्ने भन्ने कुरा हाम्रो बसमा नै हुँदैन कति धेरै माया गरिरहेका हुन्छौँ तर मायाको नाममा प्रेमको नाममा ओभर केयरिङ चाहिँ जिन्दगीमा कहिले पनि नगर्नुहोला जिन्दगीमा जब तपाईँले कसैलाई धेरै माया गर्नुहुन्छ उहाँले पनि तपाईँलाई धेरै माया गर्नुहुन्छ तर यदि तपाईँको ओभर केयरिङ बढी भयो भने तपाईँहरूको प्रेम अवश्य छोड्न सक्छ थोरै मात्र त्यस्ता मान्छेहरू हुन्छन् जसले ओभर केयरिङलाई टोलेट टोलरेट गर्न सक्छन् सहन गर्न सक्छन् जब हामीबाट ओभर केयरिङ हुन्छ जाँदाखेरि पनि फोन गरिरहनु पर्ने पाँच पाँच मिनटको समयमा म त यहाँ छु नि यहाँ जाँदैछु अथवा म बजार जाँदैछु जाउँ यस्ता खालको कुराहरू जिन्दगीमा कहिले पनि हुनु हुँदैन प्रेममा कहिले पनि हुनु हुँदैन प्रेम गर्ने मान्छेहरू स्वतन्त्र हुन पनि सक्नुपर्छ र हामीले आफ्नो मान्छे जो हो उनलाई स्वतन्त्रता दिन पनि सक्नुपर्छ किनकि विश्वास हुनुपर्छ तपाईँ वर्षौँ छुटेर बस्नुहोस् केही पनि हुँदैन तर तपाईँमा विश्वास छैन एकअर्कामा माया छैन भने पाँचै सेकेन्डमा पनि कुरा सबै बिग्रिन सक्छ यी र यस्तै कुराहरू तपाईँको लागि छोड्न चाहन्छु कार्यक्रम मुटुदेखि मुटुसम्ममा र माफी पनि माग्न चाहन्छु तपाईँका थुप्रै एसएमएसहरू मैले पढ्न पाइनँ केही साथीहरूको कमेन्टहरू पनि पढ्न पाएको छैन मैले कमेन्ट देखिरहेको थिएँ तर यहाँनिर मलाई सर्भरले अलिकति धोका दिइहाल्यो सर्भरले धोका दिने बित्तिकै मैले <laughs> तपाईँको कमेन्टहरू चाहिँ पढ्न पाइनँ केही साथीका कमेन्टहरू पनि छुटेँ केही साथीको एसएमएस अझ केही साथीको नभनौँ एसएमएस चाहिँ कसैको पनि पढ्न पाइनँ कमेन्ट चाहिँ मैले बरु केही साथीहरूको पढ्न पाएँ तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ ज जसले कमेन्ट गरिदिनु भयो एसएमएस गर्नुभएको थियो साथीहरूले तर मैले पढ्न पाइनँ यहाँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ र आजको लागि भने तपाईँको लागि हिन्दी मुभी सनम रेबाट तुम्बिन यो रिमेक गीत छोड्दै कार्यक्रम मुटुदेखि मुटुसम्मको व्यवसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुट्टिन चाहन्छु हवस् त नमस्ते शुभरात्री